समयले छुट्टिएर तिमीसँग बाँच्न सक्ने संसारको रीति नै यस्तै हो कि थाहै नपाई रहेछ समयले भाका आफ्ना मान्छे पनि लुटाउँदो रहेछ समयले संसारको रीति नै यस्तै हो कि मलाई के भएको अरे छुट्टिन्न कहिले भन्दा पनि छुट्याउँदो रहेछ समयले थाहै नदी कति बेला जुटाउँदो रहेछ समयले भका आफ्ना मान्छे पनि लुटाउँदो रहेछ समयले माया गर्ने मान्छे तिम्रो साथ साँच्ची बैगुनी छ भन्थे समय जसले धेरैलाई गुण गर्दैन अर्थात् बैगुन गरेको हुन्छ आज त्यसैको शिकार बनाइदिएको छ भनिन्छ मान्छेलाई अनेकौँ चोटहरू सहनुपर्छ अनेकौँ मोडहरूमा पाइला चाल्नुपर्ने हुन्छ र त्यही पाइलामा चिफ्लाइदिन्छ समयले कता कता आज त्यसैको महसुस भइदिएको छ भित्रभित्र सोचेको थिए यात्रा सँगसँगै गर्नुपर्छ सँगसँगै अगाडि बढ्नुपर्छ तर विडम्बना त्यही समयले छल गर्दो रहेछ त्यही यात्रामा कहीँ यात्रीहरूलाई बिचैमा छोड्नुपर्छ समय आखिर बैगुनी छ या त गुनी छ म केही भन्न सकिराखेको छैन आज कता कता भित्रभित्रै चोट पुगिराखेको छ आज अचम्म लाग्न सक्छ यहाँलाई अनौठो लाग्न सक्छ यहाँलाई आश्चर्य लाग्न सक्छ यहाँलाई हो म यसरी नै कसैको साथमा रुमलिन चाहन्थे म आफ्नो यो निरन्तरतालाई म यो सिकाइलाई अझ निरन्तरता दिन चाहन्थे म एउटा बालक बनेर सिकिराखेको थिएँ त्यहाँनिर जसलाई आज विदाई भनिरहेको छु मैले म नमस्कार गर्न चाहे सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्जको यो रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्राको आजको बसाईमा सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई साहित्यका क्षेत्रहरूमा रहेर भलाकुसारी गर्ने व्यवसाय साहित्यिक भलाकुसारी गर्ने व्यवसाय यो कार्यक्रम साहित्यिक यात्रा तपाईँमा भएका तिनै साहित्यिक रचनाहरूलाई सम्प्रेषण गर्ने व्यवसाय तपाईँका तिनै साहित्यिक क्षमता अनि प्रतिभाहरूलाई उजागर गर्ने व्यवसाय यो कार्यक्रम साहित्यिक यात्रा सामुदायिक रेडियो सूर्यदय एफएम चौरानब्बे मेगाहर्चबाट तपाईँ यति बेला सुनिराख्नु भएको छ केही प्रसङ्ग जोडेको थिए यसलाई अन्यथा नलिइदिनुहोला जुन जोड्न विवश नै भइदिएको छु आज हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ म ढिला नगरी कार्यक्रमतिर प्रवेश गर्न चाहन्छु तपाईँ यो कार्यक्रम प्रत्येक साताको बुधबार साँझ यद्यपि राति बेबिसी पछि पाउने नौको बेबिसी पछि तपाईँ सुन्न सक्नुहुन्छ सुबह नौदेखि कार्यक्रम करिब करिब दस बजेसम्म सुन्न सक्नुहुन्छ यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका तिनै साहित्यिक रचनाहरू सुन्ने गर्छौँ तपाईँका साहित्यिक रचनाहरूलाई उचित स्थान दिने गर्दछौँ र तपाईँका साहित्यिक रचनाहरूलाई पछिल्लो समयमा हामी पुरस्कारको समेत व्यवस्था गरेका छौँ जसको लागि तपाईँका साहित्यिक रचनाहरूले साताभरिमा उत्कृष्टता हासिल गर्नुपर्ने हुन्छ जसको लागि प्रमाणपत्र अनि पुरस्कारको व्यवस्था गरेको छ Intel computer and training center Sandhikharka छ शान्ति बगैँचा सूर्योदय एफएमको तल्लो तालामा रहेको छ अर्घाखाँचीमा विगत दस वर्षदेखि आफ्नो सेवालाई दिँदै आइरहेको computer hardware software training basic diploma र एकाउन्ट प्याकेज लगायतका कम्प्युटर सम्बन्धी सम्पूर्ण कोर्सहरू तपाईँ त्यहाँबाट सिक्न सक्नुहुन्छ त्यहाँनिरबाट तपाईँलाई कम्प्युटर मर्मत गर्न कम्प्युटर बिक्री गर्न त्यसै गरी फ्री होम डेलिभरीको समेत व्यवस्था रहेको छ जसका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह भने प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाईले विगत चार वर्षदेखि कम्प्युटर क्षेत्रमा आफ्नो सेवा दिँदै आउनुभएका यद्यपि कम्प्युटर कम्प्युटर क्षेत्रमा लाग्दै आउनुभएका प्रमुख प्रशिक्षक बाबुराम रसाईले हुनुहुन्छ निकै नै कुशलतापूर्वक कम्प्युटर सिकाउने व्यवस्था रहेको छ त्यसै गरी अर्को पुरस्कार सौजन्य गर्ने संस्था रहेको छ बन्जाडे मोबाइल सेन्टर सन्धिखर्क छ शान्ति बगैँचा खाँची सूर्योदय एफएमको तल्लो तलामा रहेको छ त्यहाँबाट तपाईँ हरेक प्रकारका मोबाइल सेट पाउनुका साथै हरेक प्रकारका मोबाइल सेटहरू मर्मत गरिन्छ सँगसँगै तपाईँ मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्न चाहनुहुन्छ तपाईँलाई एनटिसीको रिचार्ज कार्ड एनसिएलको रिचार्ज कार्ड चाहिएको छ तपाईँलाई तपाईँलाई एनसिएलको सिम कार्ड चाहिएको छ भने पनि तपाईँ त्यहाँबाट सम्पर्क गर्न सक्नुहुनेछ जसका राइटर हुनुहुन्छ सञ्जय बन्जारी हुनुहुन्छ उहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी त्यसै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनातिस म इन्टेल कम्प्युटर सेन्टरको नम्बर पुनः दोहोऱ्याउन चाहन्छु यद्यपि यहाँनिर भन्न चाहन्छु शून्य सतहत्तर चार बिस चार सय सत्तरी रहेको छ त्यसै गरी प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम र रसाइली उहाँको सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे चार त्रिहत्तर तेह्र पाँच सय तिन अन्ठानब्बे चार त्रिहत्तर तेह्र पाँच सय तिन रहेको छ म अघिल्लो हप्ता विजय हुने अघिल्लो हप्ता विजय हुने म साहित्यिक स्रष्टाको रचना यहाँनिर सुनाउन चाहन्छु तिमी साउने मगो ठालो तिमी साउने मगो ठालो साथ हाम्रो मिल्दै नभो तिमी गरी म छु कालो जात हाम्रो मिल्दै नभो तिमी साउने मगो ठालो साथ हाम्रो मिल्दै नभो गर्छ अरे तिम्रै काम गर्छौ अरे तिम्रै काम क्याम्पसमा लेक्चरको गोबर सोत्तर गर्छु म त हात हाम्रो मिल्दैन भो तिमी गरी म छु कालो जात हाम्रो मिल्दैन भो गर्छ अरे कुरा पनि गर्थे अरे कुरा पनि तिमी अचेल इङ्ग्लिसमा जान्दैन म इङ्ग्लिस बोल्न बात हाम्रो मिल्दैन अब गोबर सोत्तर गर्छु म त हात हाम्रो मिल्दैन अब खाना पनि खान्छे होला खाना पनि खान्छे होला हामी भन्दा भिन्दै खालको म त खान्छु ढिँडो खोले भात हाम्रो मिल्दैन अब जान्दैन म इङ्ग्लिस बोल्न बात हाम्रो मिल्दैन अब म त खान्छु ढिँडो खोले भात हाम्रो मिल्दैन अब हजुर साउनी मगोठालो साथ हाम्रो मिल्दैन तिमी साउनी मगोठालो साथ हाम्रो मिल्दैन भयो यो गजल सुनाउनु भएको थियो यद्यपि अघिल्लो हप्ता हामीलाई सुनाउनु भएको थियो विष्णु कुमार कौशल अर्घाखाँचीको सन्धिखर्कका मित्रले उहाँलाई हामी बधाई दिन चाहन्छौँ अलिकति हामीलाई समस्या पर्ने गर्छ तपाईँका साहित्यिक रचनाहरू हामीले जोख्ने गर्छौँ तपाईँका साहित्यिक रचनाहरूलाई हामी भावमा जोख्ने गर्छौँ अलिकति समस्या भइदिएको थियो सहयोग गर्नुभएको थियो सहकर्मी साथी प्रविधि कक्षबाट सघाइराख्नु भएको छ सागर परियार सँगसँगै सञ्जय बन्जाडे पनि हुनुहुन्छ मलाई तपाईँको यी रचनाहरूलाई मैले छलफल पनि गरेको थिएँ सागरजी आज हामीसँग सम्पूर्ण रचनाहरू उत्कृष्ट छन् यद्यपि हामीलाई सुनाउनु हुने सम्पूर्ण रचनाहरू उत्कृष्ट हुन्छन् तर पनि हामीलाई समस्या भइदिएको हुन्छ तपाईँका साहित्यिक रचनाहरू उत्तिकै मूल्यका हुन्छन् ती साहित्यिक रचनाहरूको मूल्य निर्धारण गर्नु हाम्रो निमित्त कठिन हुन्छ यद्यपि हामी सबै श्रोताहरूलाई प्रथम त बनाउन सक्दैनौँ विडम्बना भन्नुपर्ने हुन्छ हामी कार्यक्रम साहित्यिक यात्रामा अबको क्रममा अहिले टुवेल्भ क्लासको इक्जाम दिएर बसेको नतिजाको पर्खाइमा हुनुहुन्छ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई मलाई रुवाई अर्कैको दिनमा फुल्न चाहन्छौ त के गरौँ म मलाई रुवाई अर्कैको दिनमा फुल्न चाहन्छौ त के गरौँ म सारा सपना मेटाई अतीतलाई भुल्न चाहन्छौ त के गरौँ म सारा सपना मेटाई अतीतलाई भुल्न चाहन्छौ त के गरौँ म सुगन्ध दिने फुलको बास पन्साई सुगन्ध दिने फुलको बास नपन्चाइ रङको पछि डुल्न चाहन्छौ त के गरौँ म रङको पछि डुल्न चाहन्छौ त के गरौँ म यति नै अर्कै दिलमा हुन्छन् त के गर्ने अर्कै दिलमा फुल्न चाहन्छन् त के गर्ने त्यो पुरानो यादलाई भुल्न चाहन्छन् त के गर्ने अर्कै दिलमा फुल्न चाहन्छन् त के गर्ने सपना त केवल दुई दिनको भएपछि आखिर सपना केवल दुई दिनको भएपछि अरूसँगै बाहिर बाहिर डुल्न चाहनेलाई के गर्नु अर्कै दिलमा फुल्न चाहनेलाई के गर्नु त्यो पुरानो यादलाई भुल्न चाहनेलाई के गर्नु सेतु अन्जान हुनुहुन्थ्यो अर्घाखाँचीको नुवाकोटबाट आफ्नो साहित्यिक रचना स्वरूप मुक्तक वाचन गरेर विदायी भइसक्नु भएको छ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ पुनः अर्को मित्र आइसक्नु भएको छ यसर्थ उहाँलाई पनि ढिला नगरी स्वागत गर्नुपर्ने हुन्छ कहीँ मित्र आइसक्नु भएको छ हजुर नमस्कार उहाँसँगको सम्बन्ध विच्छेद भइसकेको छ अहिलेदेखि गयो झरेन फुलको माया अहिलेदेखि झऱ्यो अहिलेदेखि गयो झरेन फुलको माया थपियो झन् उडेन धुलको माया अहिलेदेखि गयो झरेन फुलको माया बाचुन्जेल हुनुपर्ने खरानी ओइलिँदै गयो झरेन फुलको माया थपियो झन उडेन धुलोको माया बाचुन हुनु हुनुपर्ने मरे खरानी प्यास मेट्ने प्रेमधारा मूलको माया ओइलिँदै गयो झरेन फुलको माया थपियो झन उडेन धुलोको माया म मुक्तको छान गरेको थिएँ सानो गुल्मेली भन्नुभएको थियो गुल्मीदेखि आफ्नो साहित्यिक रचना स्वरूप मुक्तको पठाउनु भएको थियो हाम्रो फेसबुकको पेजमा सानो गुल्मेली भन्नुभएको थियो गुल्मीदेखि तपाईँ पनि यसरी नै आफ्ना साहित्यिक रचनाहरू पठाउन सक्नुहुनेछ जसको लागि हाम्रो फेसबुक पेज रहेको छ W W Facebook dot com slash साहित्यिक यात्रा पुनः अर्को मित्र हाम्रो टेलिफोन सम्पर्कमा आउने तयारीमा हुनुहुन्छ र उहाँलाई पनि हामी ढिला नगरी स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो I'll please bid you the last खुसी थिए ती दिन त खुसी थिए दिन त लाग्थ्यो उसलाई सुम्पेको म तर धोका दिएर गयो आफै त पीडा दिएर गयो मनबाट बाहिर ल्याएँ मनबाट बाहिर ल्याएँ फुल फुल थियो मेरो अङ्ग अङ्ग व्यक्ति आज उस्रिएर गयो तर उसलाई सुम्पेको म तर धोका दिएर गयो गाहुँ घरमा किराँत चल्यो गाहुँ म किराँत चल्यो जब बन्दी थियो उल्टी आरोप लगाएर मेरो मुख फुलेर गयो मेरो अङ्ग अङ्ग व्यक्ति आज उसलाई दिएर गयो तर उसलाई सुम्पेको म खै किन यहाँ काख बोक्नेले पीडा दिएर जान्छन् खै किन काख बोक्नेले पीडा दिएर जान्छन् सम्हाल्नु नसकिने घिडा दिएर जान्छन् खै किन काख बोक्नेले पीडा दिएर जान्छन् मन सुम्पेर खै के भइदियो र यहाँ काख बोक्नेले यहाँ पीडा दिएर जान्छन् सम्हाल्नु नसकिने घिडा दिएर जान्छन् मन सुम्पेर के भयो र यहाँ खै किन अझै ठुला बिडा दिएर जान्छन् काख बोक्नेले नि यहाँ पीडा दिएर जान्छन् सम्हाल्नु नसकिने घिडा दिएर जान्छन् हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ अञ्जली थापा हुनुहुन्थ्यो अर्घाखाँचीको ढाकाबाङबाट तपाईँ पनि यसरी नै आफ्नो आउन सक्नुहुनेछ अनि आफ्ना साहित्यिक रचनाहरू सुनाउन सक्नुहुनेछ पुनः अर्को स्रष्टा हुनुहुन्छ हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्नुभयो ढिकुराबाट नवराज गैरे ढिकुराबाट नवराज गैरे हजुर के गर्दै हुनुहुन्छ नवराजजी यत्तिकै बस्दै भन्नुपर्छ बस्नुको अलावा के गर्नुहुन्छ बस्ने मात्रै हो अनि कस्तो लागिराखेको छ नवराज्य कार्यक्रम राम्रै छ केही सुझाव सल्लाह अनि प्रतिक्रिया भइदिन सक्नुहुन्छ अहिलेलाई छैन भयो चाहिँ नि त सुरु गर्न सक्नुहुन्छ आफ्नो साहित्यिक रचनालाई यहाँनिर शृङ्गारिक रस स्त्री र पुरुष मेलभन्छ गजल शृङ्गारिक रस स्त्री र पुरुष मेलभन्छ गजल जवानी फेरि बैजमा हुने खेल छ गजल चुर्लुममा हुन्छ युद्धको मैदान मायाका शब्दले चुर्लुममा हुन्छ युद्धको मैदान मायाका शब्दले चाहिन्छ एक पाइन्छ अर्को खेल छ गजल जवानी फेरि बैसमा आउने भेल छ गजल विरक्त लाग्छ मायाको संसार समीप रित्तोले विरक्त लाग्छ मायाको संसार समीप परितोले झारिन्छ तारा छलिन्छ भन्सार सेलभन्छ गजल जवानी फेरि वैसमा आउने भेलभन्छ गजल भरिन्छ यौवन तेलाइन्छ बास्ना जालामा पारेर भरिन्छ यौवन तेलाइन्छ बासना जालमा पारेर चिनिन्छ जीवन वास्तविक के हो जेल जेलभन्छ गजल जवानी फेरि वैशमा आउने भेलभन्छ गजल श्रृङ्गारी जस्तो स्त्री र पुरुष गहनतामा मन डुबेपछि गजल बन्छ गहनतामा मन डुबेपछि गजल बन्छ यौनसरी मात भाव तन डुबेपछि गजल बन्छ गहनतामा मन डुबेपछि गहन गजल बन्छ आखिर रचना नहो लेखिन्छ भने पनि आखिर रचना न हो लेखिन्छ भने पनि भित्र भित्रै धन डुबेपछि गजल बन्छ गहनतामा मन डुबेपछि गजल बन्छ यौनको मात सरी भाव तन डुबेपछि गजल बन्छ नवराज गैरे हुनुहुन्थ्यो ढेकुराबाट आफ्नो साहित्यिक रचना उठान गरेर विदाई भइसक्नु भएको छ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ म एउटा गजल उठान गर्न चाहन्छु त्योभन्दा अगाडि एउटा साहित्यिक स्रष्टा आइसक्नु भएको छ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो म डिवर्नाबाट कुशल हो कुशल बस्याल एकदमै कुशलजी आराम हुनुहुन्छ एकदम ठिक छ हजुरहरूलाई हामी पनि आरामै छौँ अनि के ल्याउनु भएको छ कुशलजी साहित्यिक रचना आज गजल छ गजल ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई लुटी खाने सबका विचार भएपछि लुटी खाने सबका विचार भएपछि त्यस्तै मान्छेहरूकै मात्र सरकार भएपछि लुटी खाने सबका विचार भएपछि न्याय खोज्न अब कहाँ जाने भन्नुहोस् न्याय खोज्न अब कहाँ जाने भन्नुहोस् आफ्नै बाबुबाट छोरी बलात्कार भएपछि त्यस्तै मान्छेहरूकै मात्र सरकार भएपछि श्रीमानले श्रीमतीलाई मार्छु भन्ने धम्की दिन्छ श्रीमानले श्रीमतीलाई मार्छु भन्ने धम्की दिन्छ सिन्दुर पोतेले उसको अधिकार भएपछि आफ्नै बाउबाट छोरी बलात्कार भएपछि आफ्नो कालो कर्तुत लेखिँदैन यहाँ आफ्नो कालो कर्तुत लेखिँदैन यहाँ सम्पादकको आफ्नै अखबार भएपछि सिन्दुर पोतेले उसको अधिकार भएपछि म नेपाली भन्दा लाज लाग्छ अचेल म नेपाली भन्दा लाज लाग्छ अचेल जतातति नराम्रा समाचार भएपछि सम्पादकको आफ्नै अखबार भएपछि लुटी खाने सबका विचार भएपछि त्यस्तै मान्छेहरूकै मात्र सरकार भएपछि हजुर यति नै हो लुट्नेहरूकै सपना साकार हुन्छ हो लुट्नेहरूकै सपना साकार हुन्छ बलात्कारी अनि जुट्नेहरूकै सपना साकार हुन्छ हो लुट्नेहरूकै सपना साकार हुन्छ यहाँ सोझो र सज्जनको साहेद जिउनु छैन यहाँ सोझो र सज्जनको साहेद जिउनु छैन अपराधी अनि बलात्कारको सपना साकार हुन्छ हो लुट्नेहरूको सपना साकार हुन्छ केवल बलात्कारीहरूको सपना साकार हुन्छ डिभर्नाबाट कुशल बस्याल हुनुहुन्थ्यो समाज विकृत बन्दैछ समाजमा अलिकति समाजलाई धुलो महिलो बनाइँदैछ सोही भावलाई यहाँनिर समावेश गर्नुभएको थियो म एउटा गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ दीपक अधिकारी चञ्चलले सन्धिखर्क नगरपालिका पाँच सालडाँडाबाट हाल चाहिँ लुधियाना भारत भन्नुभएको छ आफ्नै बाटो छुटेर बिरानो हुन्छ होला तिमी मेरी भयौ भने मन कति रुन्छ होला आफ्नै बाटो छुटेर नै बिरानो हुन्छ होला सँगै जुनी बिताउन नपाए पनि के भएर सँगै जुनी बिताउन नपाए पनि के भयो र दुःख पर्दा लगाएको मायाको गुन्छ होला तिमी मेरी भएनौ भने मन कति रुन्छ होला बाट छुटेर नै बिरानो हुन्छ होला दुःख पर्दा लगाएको मायाको गुन्छ होला उदास छु सधैँ जीवन उदासीमै बित्ने भयो उदासु सधैँ जीवन उदासीमै बित्ने भयो साउनको वर्षा सरी आँसु भेल चुन्छु होला तिमी मेरी भएनौ भने मन कति रुन्छ होला आफ्नै बाटो छुटेर नै बिरानो हुन्छु होला कति स्वार्थमा थियो हामी दुईमा होइन कति निस्वार्थमा थियो हामी दुईमा होइन रातमा सधैँ निहाल्ने आकाशमा जुन्छ होला मात्र शरीर मेरो हो धड्कन तिम्रै नि मात्र शरीर मेरो हो धड्कन तिम्रै नि अङ्गभरि बग्ने त्यो तिम्रो नै खुन्छ होला आफ्नै बाटो छुटेर नै बिरानो हुन्छ होला सँगै जुनी बिताउन नपाए के हो र तिमी मेरी भएन भने मन कति रुन्छ होला दीपक अधिकारी चञ्चलको गजलमा यहाँनिर अलिकति संक्षेपमा वाचन गरेको छु यसलाई अन्यथा होला पुनः अर्को मित्र हुनुहुन्छ हजुर नमस्कार गुल्मीबाट बोल्नु भएको छ सरस्वतीजी आराम हुनुहुन्छ हामी पनि आराम छौँ अनि के गर्दै हुनुहुन्छ कार्यक्रम सुनिराख्नु भएको छ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई न बधाई जीवन मेरो अधुरो यता आएछु उता खुसी मनाउनेलाई बधाई साथी रहेछ तिम्रो माया जताभरि पुग्न सक्ने साथी रहेछ तिम्रो माया जताभरि पुग्न सक्ने आफू आँसु अरूलाई यता हाँसु उता हाँसु भए पनि के हुन्छ र यता हाँस यता हाँसु उता हाँसु भए पनि के हुन्छ र धोका दिए अर्कैसँग गए पनि के हुन्छ र यता हाँसु उता हाँसु भए पनि के हुन्छ र जब बिचमै सम्बन्ध तोडेर जाने हो भने जब बिचमै सम्बन्ध तोडेर जाने हो भने आखिर अरूसँग जीवनमा रहे पनि के हुन्छ र यता आँसु उता हाँसु भए पनि के हुन्छ र धोका दिए अर्कैसँग गए पनि के हुन्छ र सरस्वती चौधरी हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा गुल्मीबाट हुनुहुन्थ्यो गुल्मीबाट पनि आफ्नो प्रतिनिधित्व जनाइसक्नु भएको छ तपाईँ कार्यक्रम साहित्यिक यात्रा सुनिराख्नु भएको छ यति बेला प्रविधि कक्षबाट मलाई सघाइराख्नु भएको छ सहकर्मी साथी सागर परियार त्यसै गरी सञ्जय बन्जाडेले संयुक्त रूपमा सघाइराख्नु भएको छ तपाईँ कार्यक्रम साहित्यिक यात्रामा हुनुहुन्छ तपाईँ कार्यक्रम सुनिराख्नु भएको छ तपाईँ पनि आफ्ना साहित्यिक रचना हामीलाई हाम्रो ठेगानामा हाम्रो कार्यक्रमको ठेगानामा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको ठेगानामा पठाउन सक्नुहुनेछ यति नै बेला अर्को मित्र हुनुहुन्छ उहाँलाई पनि ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो बाँकीबाट केशव चौहान अभिनव बोल्दैछ हजुर केशव चौहान बाँकीबाट हजुर के गर्दै हुनुहुन्छ केशवजी अहिले कार्यक्रम सुनेर बसिराखेको छु है अनि कार्यक्रम सुन्नुको अलावा के गर्नुहुन्छ अध्ययन गर्ने हो अनि के ल्याउनु भएको छ केशवजी के साहित्यिक रचना ल्याउनु भएको छ आजको बसाइमा आज गजल प्रस्तुत गरौँ कि भन्ने लागेको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई ए ल हुन्छ मलाई छाडी अरूलाई चाहे पनि केही छैन मलाई छाडी अरूलाई चाहे पनि केही छैन हुनी खानी धनी राम्रो पाहे पनि केही छैन मलाई छाडी अरूलाई चाहे पनि केही छैन मेरो जात ठुलो अनि तिमी सानो स्तरको रे मेरो जात ठुलो अनि तिमी सानो स्तरको रे भन्दै पराईसँग माया लाए पनि केही छैन हुने खाने धनी राम्रो पाए पनि केही छैन अरू दिन नसके नि चोखो माया दिएकै थिए अरू दिन नसके नि चोखो माया दिएकै थिए खुसी हुँदै अरूको हात समाए पनि केही छैन भन्दै पराईसँग माया लाए पनि केही छैन यस्तै रहेछ जिन्दगी सबैले हेप्ने यस्तै रहेछ जिन्दगी सबैले हेप्ने सुनकै थालमा मिठो तिमीले खाए पनि केही छैन खुसी हुँदै अरूको हात समाए पनि केही छैन खुसी हुनु सधैँ सानो रुन कहिल्यै नपरोस् खुसी हुनु सधैँ सानो रुन कहिल्यै नपरोस् मेरो मनमा दुःख पीडा छाए पनि केही छैन सुनकै थालमा मिठो तिमीले खाए पनि केही छैन खुसी हुँदै अरूको हात समाए पनि केही छैन भन्दै पर्याइसँग माया लाए पनि केही छैन हुने खाने धनी राम्रो पाए पनि केही छैन मलाई छाडीहरूलाई चाहे पनि केही छैन हो एक छोडी अर्कोलाई चाहे पनि केही हुँदैन जीवन त्यसरी नै चल्छ हो एक छोडी अर्कोलाई चाहे पनि केही हुँदैन हुने खाने तर्फ अन्तमा धाए पनि केही हुँदैन एक छोडी अर्कोलाई चाहे पनि केही हुँदैन जात भातको कुरा गरी साथ जसले छोडे पनि एक छोडी अर्कोलाई चाहे पनि केही हुँदैन हुने खाने तर्फ अन्तमा धाए पनि केही हुँदैन जात भातको कुरा छोरी साथ अन्तै मोडे पनि आखिर पराईसँग माया लाए पनि केही हुँदैन एक छोडी अर्कोलाई चाहे पनि केही हुँदैन हुने खाने तर्फ अन्तमा धाए पनि केही हुँदैन बाँकीदेखि केशव चौहान भन्दै हुनुहुन्थ्यो आफ्नो नाम केशव चौहान बाघीबाट हुनुहुन्थ्यो आफ्नो साहित्यिक रचना यहाँनिर वाचन गरेर विदाई भइसक्नु भएको छ पुनः अर्को मित्र हुनुहुन्छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हेलो नमस्ते कहाँदेखि को बोल्नुभयो धुरकोटको गुल्मी धुरकोटदेखि विवेक खड्का बोलेको गुल्मीको धुरकोटबाट विवेक खड्का विवेक खड्का हजुर के गर्दै हुनुहुन्छ विवेकजी के गर्ने प्रोग्राम सुन्दै बसिरहेको अनि कार्यक्रम साहित्यिक यात्रा कस्तो मानिराख्नु भएको छ राम्रै लाग्छ राम्रो लाग्छ अनि के ल्याउनु भएको छ आज म एउटा गजल लिएर आएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई ल म सुरु गर्छु टाढा छु म यो संसारमा बाँचेर पो दिन कटाछु टाढा छु म यो संसारमा बाँचेर पो दिन कटाछु उसकै यादमा भावनालाई साँचेर पो दिन कटाछु टाढा छु म यो संसारमा बाँचेर पो दिन कटाछु भेट हुन मन लाग्छ अरे म्यासेज गर्थे उसले मलाई भेट हुन मन लाग्छ अरे म्यासेज गर्थे उसले मलाई बाहिर बाहिर उसकै लागि हाँसेर पो दिन कटाछु उसकै यादमा भावनालाई साँचेर पो दिन कटाछु आवश्यकता भन्दा बढी आधुनिकता बनेपछि आवश्यकता भन्दा बढी आधुनिकता बनेपछि देखि तस्बिर कार्टुन जस्ता नाचेर पो दिन कटाछु बाहिर बाहिर उसकै लागि हाँसेर पो दिन कटाछु टुप्पो पाए फेदैसम्म भन्नुपर्ने सबै कुरा टुप्पो पाए फेदैसम्म भन्नुपर्ने सबै कुरा भए भएभरका कुराहरू ढाँटेर पो दिन कटाछु देखि तस्बिर कार्टुन जस्ता नाचेर पो दिन कटाछु भइगयो टाढा नाता हाम्रो जहाँ गए नि छुट्ने भएन भइगयो टाढा नाता हाम्रो जहाँ गए नि छुट्ने भएन यस्तै यस्तै मनका बहार साटेर पो दिन कटाछु भए बर्का कुरा यहाँ ढाटेर पो दिन कटाछु देखि तस्विर कार्टुन जस्ता नाचेर पो दिन कटाछु बाहिर बाहिर उसकै लागि हाँसेर पो दिन कटाछु टाढा छु म यो संसारमा बाँचेर पो दिन कटाछु यति नै व्यवस्था भन्नुपर्छ टाढा भई दिन कटाउनु पर्छ व्यवस्था भन्नुपर्छ टाढा भई दिन कटाउनु पर्छ सम्बन्धमा पनि गाढा भई दिन कटाउनु पर्छ व्यवस्था भन्नुपर्छ टाढा भई दिन कटाउनु पर्छ भनिन्छ जति टाढा उति नै गाढा हुन्छ रे सम्बन्ध भनिन्छ जति टाढा उति नै गाढा हुन्छ रे सम्बन्ध कहिले काहीँ त त्यसैमाथि छाडा भई दिन कटाउनु पर्छ व्यवस्था भन्नुपर्छ टाढा भई दिन कटाउनु पर्छ सम्बन्धमा पनि कहिले गाडा भई दिन कटाउनु पर्छ विवेक खड्का हुनुहुन्थ्यो गुल्मीको धुरकोटबाट आफ्नो साहित्यिक रचना उठान गर्नुभएको थियो म एउटा मुक्तक उठान गर्न चाहन्छु आफन्त नै पराई हुने कस्तो भाग्य पाएँ मैले आफन्त नै पराई हुने कस्तो भाग्य पाएँ मैले जीवनभरि दुःख मात्रै धेरै धोका खाएँ मैले आफन्त नै पराई हुने कस्तो भाग्य पाएँ मैले धन कमाउने रहरले स्वदेशबाट प्रदेश आउँदा आफन्त नै पराई हुने कस्तो भाग्य पाएँ मैले जीवनभरि दुःख मात्रै धेरै धोका खाएँ मैले धन कमाउने रहरले स्वदेशबाट विदेश आउँदा जिउन नपाई बिछोड हुने कस्तो माया लाए मैले आफन्त नै पराई हुने कस्तो भाग्य पाएँ मैले जीवनभरि दुःख मात्रै धेरै रहर खाएँ मैले हामीलाई हाम्रो फेसबुक पेजमा मुक्तक पठाउनु भएको थियो कृष्ण श्रेष्ठले अर्घाखाँचीको डिभर्नाबाट हाल चाहिँ छुटे पिपल र यति बेला चाहिँ मुम्बई भनेर आफ्नो ठेगाना उल्लेख गर्नुभएको छ कृष्ण श्रेष्ठले अबलाई भने कार्यक्रम साहित्यिक यात्राको आजको बसाइको लागि अन्तिम स्रष्टा हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ मिनाक्षी पन्थी के गर्दै हुनुहुन्छ मिनाक्षीजी गुल्मीको तमघासबाट सम्पर्कमा आउनु भएको छ अनि के ल्याउनु भएको छ एउटा सानो गजल भन्नुपर्छ सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई कहाँ हुन्छ अब मेरो घर थाहा छैन फेरि नै त्यो नयाँ नौलो थर थाहा छैन कहाँ हुन्छ अब मेरो घर थाहा छैन जिन्दगीको जङ्घार मेरो हाँसी हाँसी तारिदिने जिन्दगीको जङ्घार मेरो हाँसी हाँसी तारिदिने कस्तो होला सहयात्री घर थाहा छैन फेरि नै त्यो नयाँ नौलो थर थाहा छैन वसन्तमै रमेको यो जवानी आजसम्म वसन्तमै रमेको यो जवानी आजसम्म सदाबहार हुने हो कि परहर थाहा छैन कस्तो होला सहयात्री गर थाहा छैन आफन्तमै जन्मिदिन्छन् शत्रु भित्रभित्रै आफन्तमै जन्मिदिन्छन् शत्रु भित्रभित्रै कसले देला मिनाक्षीलाई भर थाहा छैन सदाबहार हुने हो कि परहर थाहा छैन कस्तो होला स सहयात्री સહયાત્રી બર થાસેના ફેરીને તે નયા र था छैन कहाँ अब मेरो घर थाहा छैन हजुर यति नै व्यवस्था नारीको घर थाहा हुन्न कस्तो अचम्म छ व्यवस्था नारीको घर थाहा हुन्न के हुने हो नारी तिम्रो थर थाहा हुन्न व्यवस्था नारीको घर थाहा हुन्न एक ठाउँ जन्मियो अर्को ठाउँमा जानुपर्ने व्यवस्था नारीको घर थाहा हुन्न के हुने हो नारीको थर थाहा हुन्न एक ठाउँ जन्मिने अर्को ठाउँमा जानुपर्ने दिन्छन् दिन्नन् साथ केही भर थाहा हुन्न व्यवस्था नारीको घर थाहा हुन्न के हुने हो नारीको थर थाहा हुन्न गुल्मीबाट कार्यक्रम साहित्यिक यात्राको लागि अन्तिम स्रष्टा हुनुहुन्थ्यो आजको बसाइको लागि मिनाक्षी पन्थी हुनुहुन्थ्यो गुल्मीको तमघासबाट आज हामी कार्यक्रम साहित्यिक यात्राको अन्तिम अन्तिमतिर आइसकेका छौँ हामी कार्यक्रम साहित्यिक यात्रामा अघिल्लो हप्ता विजयी बन्नुहुने विष्णु कुमार कौशल खर्कको स्रष्टालाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ सँगै तिन दिनभित्र हाम्रो स्टुडियोमै आएर तपाईँ आफ्नो साहित्यिक रचना सुनाहे स्वरूप प्रमाणपत्र अनि पुरस्कार लैजान सक्नुहुनेछ प्रमाणपत्र अनि पुरस्कारको व्यवस्था गरेको छ इन्टेल कम्प्युटर एन्ड ट्रेनिङ सेन्टरले जो चाहिँ सन्धिखर्क शान्ति बगैँचामा रहेको छ सूर्योदय एफएमको तल्लो तलामा रहेको छ अर्घाखाँचीमा विगत दस वर्षदेखि सेवा दिँदै आएको एउटा गुणस्तरीय सेवा दिँदै आइराखेको इन्टेल कम्प्युटरमा तपाईँ कम्प्युटर सम्बन्धी hardware software training basic diploma र एकाउन्ट प्याकेज लगायतका कम्प्युटर सम्बन्धी सम्पूर्ण कोर्सहरूको तालिम लिन सक्नुहुन्छ साथै कम्प्युटर मर्मत बिक्रीमा फ्री होम डेलिभरीको व्यवस्था रहेको छ जसका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह उहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस चार सय सत्तरी त्यसै गरी प्रमुख प्रशिक्षक हुनुहुन्छ विगत